तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए सारा दुःख हाँस्दै जेल्थे जीवन साथी हुन पाए तिमी बिना जीवन मेरो रात जस्तै हुन्छ होला तिमी बिना जीवन मेरो रात जस्तै हुन्छ होला हाँगाबाट छुटिएको पात जस्तै हुन्छ होला हाँस्न पाए सारा बाधा हाँस्दै झेल्थे तिम्रो पनि बाँच्न पाए सारा बाधा हाँस्दै झेल्थे तिम्रो पनि बाँच्न पाए ओ तिमी नै हो मेरो संसार 别你号召。你。 मैले देखने सपना छैन तिमी बाहेका मैले देखने सपना छैन तिमी बाहेका मन को मालिक बनाउन छैन लाए मुलको पानी तिम्रै हातले पिउन पाए भाग्य मानी हुन्थे होला तिम्रो पनि जिउन पाए भाग्य मानी हुन्थे होला तिम्रो पनि जिउन पाए